नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेघासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान आठ बजेको ट्राफिक खबरमा तपाईँलाई स्वागत छ म सम्झना म ट्राफिक खबर विस्तारमा सिन्धुपाल्चोकमा भएको बस दुर्घटनामा पनि मृत्यु हुनेको संख्या पन्ध्र पुगेको छ अन्य तीसजना घाइते भएका छन् सिन्धुपाल्चोकको भोताङबाट काठमाडौँ आउँदै गरेको ख तिन छ चार पाँच नम्बरको बस हिजो बिहान थाङ नेपालथामको फ्याफुल्ला डाँडामा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पन्ध्र पुगेको प्रहरी सहायक निरीक्षक राम पौडेलले जानकारी दिनुभयो दुर्घटनामा ज्यान गुमाउनेहरूमा थाङपालकोट तीन बहादुर पण्डित सबिना पण्डित गीता गीतादेवी बस्नेत थाङपालकोट दुई के मेठु सापकोटा थाङपालकोट छका धनी तमाङ थाङपालकोट नौका दमाई तमाङ र गुन्सा आठका छोटे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 बिहान आठ बजेको ट्राफिक अपडेट पश्चात करिब करिब नौ बजेसम्म आउने गर्दछ कार्यक्रममा हाम्रो देश हाम्रो गौरव तपाईँहरूको रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्सको आकाशीय ध्वनि तरङ्गबाट रेडियो सेट र मोबाइलमा सुन्दै आइराख्नु भएको छ र इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot कमबाट विश्वभर तपाईँ जहाँ जे जस्तो स्थानमा हुनुहुन्छ त्यहाँ एकैसाथ सुन्दै आइराख्नु भएको छ कार्यक्रमको यो छोटो अवधिभर रहेर हामी सकारात्मक सोच प्रेरक प्रसङ्ग र मिठा मिठा स्वदेश गानहरू प्रस्तुत गर्ने गर्दछौँ आजको यो शनिबार विषयमा पनि राष्ट्र र राष्ट्रिय गौरवका विविध विषयवस्तु उठान गर्ने क्रममा मेरो यो बन्द कोठामा तरङ्गित भएको आवाजलाई तपाईँ भएको स्थानसम्म पुर्याउन पर्दापारीबाट हितेशी मित्र श्रेय हुनुहुन्छ भने म छु तपाईँको साथमा सुशील शर्मा हामी जन्मेको यो देश गौतम बुद्धको जन्मथलो ऋषि मुनिहरूको तपोभूमि आराध्य देवी देवताको कर्मथलो सुन्दर प्राकृतिक विविधताले भरिपूर्ण यो पुण्यभूमि हाम्रो देश हाम्रो नेपाल हाम्रो लागि सदा सदा गौरव अनि प्रतिष्ठाको विषय हो त्यसैले रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्सको प्रस्तुति कार्यक्रम हाम्रो देश हाम्रो गौरवको यो बसाइमा राष्ट्र र राष्ट्रिय गौरवका विषयवस्तु सकारात्मक सोच र प्रेरक प्रसङ्गहरू उठान गर्ने गर्दछौँ आजको बसाइमा पनि हामीले राष्ट्र र राष्ट्रिय गौरवका विषयवस्तु उठान गर्न खोजिरहेका छौँ हाम्रो देश नेपाल क्षेत्रफलको दृष्टिकोणले अत्यन्तै सानो भए पनि पर्यटन विद्युत छुट्टै आफ्नो मौलिकता रहन सहन प्राकृ प्राकृतिक सम्पदा धार्मिक सांस्कृतिक दृष्टिकोणले विश्वमै धनी छ चौध अञ्चल पचहत्तर जिल्ला भएको यो देशको हरेक जिल्लामा छुट्टै किसिमको दृष्टिकोणले भरिपूर्ण छ यो धरती यो पुण्यभूमि वीर गोर्खालीको देशको नामबाट पनि परिचय छ यसरी भिन्दा भिन्दै दृष्टिकोणबाट अध्ययन गर्दा हाम्रो देश नेपाल हरेक क्षेत्र भरिपूर्ण छ चार जात छत्तिस वर्णको फुलबारी भनेर चिनिने यो पुण्यभूमिमा विभिन्न जात जाति भाषाभाषी रीतिरिवाज चलन आफआफ्नो छुट्टै किसिमको परिवेश परम्परा सांस्कृतिक भएका मानिसहरू यो तपोभूमिमा बसोबास गर्दछन् तर यस्ता महत्त्वपूर्ण कुराहरू बिस्तारै बिस्तारै लोप हुँदै गइराखेका छन् हो यही विषयको यिनै कुराहरूको संरक्षण र संवर्धन गर्ने हेतुले रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगाहर्सको यो बसाइमा राष्ट्र र राष्ट्रिय गौरवका विषयमाथि चर्चा गर्ने गर्दछौँ आजको बसाइमा राष्ट्र र राष्ट्रिय गौरवका विषयलाई उठान गर्ने क्रममा थारी जातिको प्रसङ्गलाई समेटेका छौँ कार्यक्रमको सुरुवात गर्न चाहन्छु एउटा मिठो स्वदेश गानबाट हाम्रो देश हाम्रो देश हाम्रो देश हाम्रो देश हाम्रो देश हाम्रो भाषा हाम्रो भेष जाति नेपालको प्राचीन कालको जाति हो उनीहरूलाई नेपालका आदिवासी जाति भनेर चिन्ने गरिन्छ यिनीहरू मूलत तराईमा बसोबास गर्ने गर्दछन् यी जातिहरू नेपालको पूर्वी सिमानादेखि पश्चिम सिमानाको तराईको फाँटहरूमा भित्री मधेसमा बसोबास गर्ने गर्दछन् तपाईँहरूको मनमा जिज्ञासा खेलिरहेको होला आखिर नाम किन थारू राखियो होला यी जातिहरूको कहिलेदेखि तराई बसो तराईमा बसोबास गरेका होलान् यी जातिहरूले र किन आदिवासी भनिएको होला भनेर तपाईँको मनमा जिज्ञासा उठ्नुको स्वाभाविक पनि हो र यिनीहरू कहाँबाट आएका होलान् भन्ने कुरा पनि तपाईँको मनमा जिज्ञासा उठान हुन् उठेको हुनसक्छ र थारू जाति कहाँबाट आएका हुन् थारू जातिलाई किन आदिवासी भनिएको हो भनेर विभिन्न विद्वानहरूले आफआफ्नो तर्क दिएका छन् एकजना महान विद्वानले के भनेका छन् भने थारू जातिहरू थार भन्ने ठाउँबाट आएका हुँदा थारू भन्न थालिएको हो भनेर भनेका छन् कुनै थार भन्ने ठाउँबाट आएकोले थारू भन्न थालिएको भनेर एक थरी विद्वानले भनेका छन् भने अर्का थरी विद्वानले के भनेका छन् भने यिनीहरू थारका मानिसहरू होइनन् यिनीहरू त मङ्गोल वर्णका मानिसहरू हुन् यिनीहरू मङ्गोल बनेका मानिसहरू रहेछन् थारका मानिस होइनन् है भनेर हामीलाई अर्का थरी विद्वानहरूले भनेका छन् यिनीहरूले आर्य भाषा प्रयोग गरी तराईतिर बसोबास गर्न थालेर कालान्तरमा यिनीहरूको भूगोल स्वरूप परिवर्तन भएर थारू भनिएको हो भन्छन् अर्का थरी विज्ञा विद्वानहरूले मङ्गोल वर्णबाट मङ्गोलबाट आएर हाम्रो तराई प्रदेशमा आएर यिनीहरूले आफ्नो भाषा परिवर्तन गरी आर्य भाषा प्रयोग गरी तराईमा बसोबास गर्न थालेका यी मानिसले आफ्नो कालान्तरमा आफ्नो चाहिँ भूगोल भौगोलिक आधारमा स्वरूप चाहिँ चेन्ज भएको आफ्नो संस्कृतिहरू भिन्न भिन्न किसिमले मनाउने गरेकाले यिनीहरूलाई थारू भनिएको हो भनेर अर्का थरी विद्वानले भनेका छन् कसै कसैले थारू जातिलाई बौद्ध सम्प्रदायका मानिस भन्ने पनि गर्छन् कसै कसैले चाहिँ थारू जाति बौद्ध सम्प्रदायका मानिस हुन् है भनेर भनेका छन् सायद कपिल वस्तुमा वरिपरि थारू जातिहरू बसोबास गर्ने भएकोले यिनीहरूलाई बौद्ध सम्प्रदायका मानिस भनेर भनिन्ने गर्छ होला सायद यो नै होला यसको कारण कसैको विचारमा पहाडका मगर जाति तराईमा झरेर थारू भएका हुन् भन्ने चलन पनि छ वास्तवमा थारूलाई मिश्रित जातिका रूपमा लिएका छन् थारूहरूको छुट्टै आफ्नो मौलिक परम्परा भेषभूषा छ थारू जातिहरूकोले आफ्नो उत्पत्तिका बारेमा धेरै विद्वानहरूले अनेक तर्क दिए तापनि स्पष्टसँग भने आधार केही छैन थारू जाति यो हुन् थारू जाति यहाँबाट आएका हुन् भनेर स्पष्ट कुनै आधार छैन यी थारू जाति धेरै पहिलेदेखि नै तराई क्षेत्रमा बसोबास गर्दै आएका रहेछन् यिनीहरूको आफ्नो पहिचान आफ्नो अस्तित्व चाहिँ नेपालमा रहेको छ यिनीहरूले नेपालमा रमाइलो गर्दै जीवनयापन गरिरहेका छन् ती तराईको फाँटहरूमा आफ्नो हुन्छ नि आफ्नो मेहनत परिश्रम गरेर यिनीहरूले आफ्नो जीवनयापन गरिरहेका छन् हजुर मैले थारू जातिको उत्पत्तिबारे तपाईँलाई जानकारी गराइसकेँ अबको क्रममा संस्कार सामाजिक जीवन सङ्गठनको जानकारी तपाईँलाई गराउनेछु निकै नै चाख लाग्ने रमाइला किसिमका प्रसङ्ग बाँकी छन् यति बेलाको क्रममा छोटो व्यापारिक विश्राममा जानेछौँ सुन्दै गर्नुहोला रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा विश्रामपछि पुनः कार्यक्रममा स्वागत गर्न चाहन्छु हजुर रेडियो अर्पण एक सय चार थुप्रो पाँच घाँसको प्रस्तुति हाम्रो देश हाम्रो गौरव सुन्दै आइराख्नु भएको छ कार्यक्रम हाम्रो देश हाम्रो गौरव हरेक हप्ता शनिबार बिहान आठ बजेको ट्राफिक अपडेट पश्चात करिब करिब नौ बजेसम्म तपाईँको रेडियो सेटसम्म गुन्जने गर्दछ यो आवाज र यो बसाइमा रहेर हामीले देश राष्ट्र र राष्ट्रिय गौरवका विषय विविध विषयवस्तुहरू प्रस्तुत गर्ने गर्दछौँ र यी राष्ट्र र राष्ट्रिय गौरवका विविध विषयवस्तुहरू तपाईँले सुनेर साथ दिनुहुनेछ हामीलाई माया गर्नुहुनेछ हामीलाई सधैँभरि सुनेर साथ दिनुहुनेछ कार्यक्रमलाई माया गर्नुहुनेछ भन्ने मैले विश्वास राखेको छु कार्यक्रमको साथमा म छु सुशील अनि मेरा आवाजलाई तपाईँ भएको स्थानसम्म पुर्याउन पर्दापारीबाट सूर्यको साथ मिलिरहेको छ हजुर आजको बसाइमा थारू जातिका बारेमा प्रसङ्ग तपाईँहरूलाई यिनीहरूको जानकारी गराइरहेको छु यही विषयलाई तपाईँको माझमा जोड्न चाहन्छु थारूहरू भुइँतला घरतरमा बस्न रुचाउँछन् उनीहरूको विश्वासअनुसार भुत्वा नामको देवताले उनीहरूलाई तला घरमा बस्न दिँदैन यानि कि उनीहरूलाई अर्को मत माथिल्लो तलामा बस्न दिँदैन कौसीमा बस्न दिँदैन र बस्यो भने अपाप हुन्छ भन्ने मानिन्छ त्यसैले थारूहरू भुइँतालामा बस्छन् सायद थारूहरूले आफ्नो परम्परा संस्कृतिको जगेर्ना गर्न एउटा आफ्नो भुइँतलामा बसेर नै आफ्नो जीवन निर्वाह गरिरहेका छन् यो हुनसक्छ यिनीहरू प्राय घुरुममा परेर घर बनाई बसोबास गर्ने गर्दछन् गाउँको एक प्रमुख व्यक्तिको निर्देशन पालना गरी गरी यिनीहरू आफ्नो घुरुम्म परेको घरहरू वरिपरि आफ्नो जीवनयापन गरिरहेका हुन्छन् यो समुदायमा संयुक्त परिवार तथा काय संयुक्त परिवार प्रथा कायम छ यो समुदायमा स्त्रीहरूको महत्त्व बढी हुने गर्दछ कतिपय ठाउँमा त पुरुषहरूले स्त्रीहरूको खुट्टा थिच्ने पनि पुरानो चलन छ यो समुदायमा पुरुषले आफ्नो आफूले खाएको थाल आफै माझ्ने चलन छ थारूहरूको सामाजिक चालचलनको तपाईँलाई जानकारी मैले गराइराखेको छु थारूहरूको बारेमा थारूहरूको समुदायहरूको बारेमा मैले तपाईँलाई जानकारी गराइरहेको छु तपाईँले हामीलाई सुनेर साथ दिइराख्नु भएको छ अब थारूहरूको जातीय सङ्गठनको बारेमा म तपाईँलाई जानकारी गराउँछु पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म छरिएर बसेका थारूहरूको अनेक थर पाइन्छ मूल रूपले थारूहरूको थरलाई दुई खण्डमा विभाजन गरिएको छ ती हुन् प्रधान र अप्रधान प्रधानहरू आफूलाई अप्रधानभन्दा श्रेष्ठ ठान्दछन् प्रधानहरू आफूलाई अप्रधानभन्दा केही ठुला सम्प्रदायका व्यक्ति ठान्दछन् प्रधान थारूमा पनि तिनवटा उपथरहरू हुन्छन् अप्रधान थारूको भने छब्बिस थर छन् तर थारूका थर ठ्याक्कै यति नै छन् भनेर किटान गर्न सकिँदैन कारण थरको उत्पत्ति परिस्थिति अनुकूल अनुसार थारको थारूहरूको यो थर चाहिँ परिवर्तन भइरहेको छ यसो गर्दा यति नै थर छन् भनेर हामीले तपाईँहरूलाई किटानी गरेर भन्न सकिन सक्दैनौँ थारूहरूको ठ्याक्कै एकदम किटान गर्ने खालको थर पनि हुँदैन केही थारूहरूका थरहरूको नाम म यहाँ प्रस्तुत गर्दछु कठरिया कोचिला गच्छेदार खवास चौधरी दनुवार बाँतर भागत राणा मोर्निया राये महत आदि मैले तपाईँलाई केही मात्रै थारूहरूका थुप्रै थरहरूमध्ये केही थरहरू मात्र मैले तपाईँलाई प्रस्तुत गरेँ थारूहरूले विशेष गरी पितृ औँसी जितिया छठ राखी बाँध्ने जस्ता चाडपर्वहरू मनाउने गर्दछन् साथसाथै अन्य चाडपर्वहरू पनि मनाउने गर्दछन् तर यिनी यिनीहरू पितृ औँसी जितिया छठ राखी बाँध्ने चाडलाई एकदमै महत्त्व दिएर मनाउने गर्दछन् पितृ औँसीलाई थारू भाषामा याम्सा भन्ने गरिँदो रहेछ थारू भाषामा पितृ औँसी दसैँको दस दिन अगाडि मनाउने गरिन्छ पितृ औँसी दसैँको दस दिन अगाडि यानि कि हामीले दुर्गा पूजा सुरु गर्ने दिनमा थारू जातिहरूले पितृ औँसी मनाउने गर्दा रहेछन् यो दिनमा आफ्नो सम्पूर्ण पितृहरूलाई जो आफूले मान्नपर्ने पर्ने व्यक्तिहरू जो पहिल्यै बितिसकेका छन् स्वर्गवास भइसकेका छन् तिनीहरूको आत्मशुद्ध होस् भनेर उनीहरूलाई एकपटक स्मरण गर्ने र उनीहरूलाई पुज्ने उनीहरूको चलन रहेछ सम्पूर्ण आफन्तहरू एकै ठाउँमा बसी रमाइलो गर्दा रहेछन् यो दिनमा पितृ औँसी मनाउने दिनमा थारूहरूले सम्पूर्ण आफ्ना आफन्तहरू घर छिमेकहरू सबैजना एकै ठाउँमा बसी रमाइलो गर्ने गर्दा रहेछन् र खाने गर्दा रहेछन् पितृ औँसीको दिन गीत गाउने चलन पनि छ र पितृ औँसीको दिन गीत गाउँदा सबैजना मिलेर गीत गाउने गर्दछन् जुन गीत यस प्रकार छ जीवन भएर साथीहरूमा रहने सानो फुल थियो दुःखका बेला पनि हाँस्न सिकाउने हजुर पतन वा परले परनियारी मत वा त परले परनियारी दलिया त परले परिनियारी महारी परले परिनियारी मसुवा परले परिनियारी हजुर यो निकै नै मिठो गीत थारू जातिहरूले थारू समुदायमा बसोबास गर्ने व्यक्तिहरूले पितृ औँसीको दिन गाउँदै रमाइलो गर्दै आफ्नो परम्परा परम्पराहरू संस्कृतिहरू जोगाउने गर्दा रहेछन् यहाँनिर मैले तपाईँलाई एउटा सानो गीत पनि सुनाएँ हजुर यस्तो निकै नै राम्रो संस्कृति परिवेश थारू समुदायमा छ थारू समुदायमा छोरीको विवाह गर्दा केटी पक्ष हेर्न जाने चलन छ थारू समुदायमा विभिन्न विसङ्गति कुरीतिहरू पनि छन् यसको निराकरण गरेको खण्डमा देश र जनताको देश र राष्ट्रको अनि राष्ट्रिय गौरव चाहिँ बढ्ने थियो एउटा थारू जातिले गर्दा देशको राष्ट्रको इज्जत बढ्ने थियो र यस्ता कुरीतिहरू थारू जातिहरूमा धेरै नै रहेका छन् ती कुरीति कुरीतिहरू बाल विवाह बहुविवाह जस्ता पर्दछन् यस्ता कृतिहरू हटायो भने अवश्य पनि थारू जातिको परम्परागत र सांस्कृतिक धार्मिक दृष्टिकोणले अत्यन्तै रमाइलो अत्यन्तै राम्रो लेखको कारणले देश र राष्ट्रको गौरव बन्ने थियो यो मैले थारू जातिको सामाजिक सांस्कृतिक धार्मिक र जातीय सङ्गठनबारे मैले तपाईँलाई जानकारी गराएँ श्रोता आजको कार्यक्रममा थारू समुदायका विभिन्न पक्षहरूका बारेमा तपाईँहरूलाई जानकारी गराउँदा गराउँदै हामी कार्यक्रमको लगभग लगभग अन्त्यतर्फ आइसकेका छौँ तपाईँलाई कार्यक्रमप्रति केही सल्लाह सुझाव टिका टिप्पणी प्रतिक्रिया र कार्यक्रम तपाईँलाई कस्तो लाग्छ भनेर हामीलाई प्रतिक्रिया यदि दिन चाहनुहुन्छ कार्यक्रमलाई माया गर्नुहुन्छ कार्यक्रमलाई अझ सुधार गर्न तपाईँ खोजिराख्नु भएको छ भने स्टुडियोको सम्पर्क नम्बर शून्य छप्पन्न पाँच त्रिसठ पाँच त्रिसठी तिन सय तेत्तिसमा टिपाउन सक्नुहुनेछ हामी तपाईँका सल्लाह सुझाव अनि प्रतिक्रियाबाट नै कार्यक्रम अगाडि बढाउनेछौँ रेडियो अर्पण एक सय चार थुप्रो पाँच हर्सको आकाशीय ध्वनि तरङ्ग र इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot कमबाट विश्वभर एकैसाथ सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद प्रकट गर्न चाहन्छु र मेरा आवाजलाई तपाईँको रेडियो सेट मोबाइल र इन्टरनेट अनलाइनको पहुँच भएको स्थानसम्म पुर्याउन पर्दापारीबाट साथ दिने दाजुलाई धन्यवाद प्रकट गर्दै आगामी हप्ता यसै समयमा अर्को कुनै राष्ट्र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 गरिन्छ सम्पर्क एरिरेनी beauty parlour and training centre Khairahani चार पर्सा बजार एभरेस्ट बैङ्कको माथिल्लो तला सम्पर्क एरिरेनी beauty parlour and training centre Khairahani चार पर्सा बजार एभरेस्ट बैङ्कको तल्लो तला प्रोपाइटर मिलन सेडाई मोबाइल अन्ठानब्बे चार चौन्न तिरासी नौ सय बाहन्न पुनश्च हामी कहाँ एसएलसी र प्लस टू दिएर बसेका विद्यार्थीहरूका लागि लागि विशेष छुटका साथ ब्युटी पार्लर सम्बन्धी ट्रेनिङ दिइन्छ के तपाईँ घर तथा अफिस निर्माण गर्दै हुनुहुन्छ यदि गर्दै हुनुहुन्छ भने तपाईँको घर तथा अफिसलाई आवश्यक पर्ने विभिन्न साइज तथा मोडलका झ्याल ढोका साथै बैङ्क तथा अफिसका लागि चाहिने पार्टेसन फ्लोर स्प्रिङ तयार गर्नु परेमा कि पहिलो आल्मुनियम उद्योग ओम आल्मुनियम उद्योगलाई सधैँ सम्झनुहोस् आल्मुनियमका विशेषताहरू काठभन्दा सस्तो रङ रोगन गर्न नपर्ने सफा गर्न सजिलो घाम पानीले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 प्रोपराइटर कीर्तिमान विश्वकर्मा सुनमा शुद्धता हाम्रो प्रतिबद्धता हेर न कान्छी घर त बनाइयो अब यो घरमा लगाउने रङ कहाँबाट लिएर आउने होला मेरो छोरीको पनि बिहे आँटियो अब हेर्नुहोस् न विवाहका लागि फर्निचरका सामानहरू कहाँबाट ल्याउने भनेर सोचेर बसेको ल तपाईँहरूलाई थाहा छैन खोलेसिमल बजारमा रहेको विश्वासिलो र भर पर्दो पसल बमजन हार्डवेयरमा जानुहोस् न तपाईँको घरको लागि राम्रा राम्रा रङहरू अनि तपाईँको छोरीको बिहेका लागि विभिन्न डिजाइनका फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइहाल्नुहुन्छ नि हजुर विभिन्न रङ छड सिमेन्ट हार्डवेयर सम्बन्धी सम्पूर्ण सामानहरू दक्ष मिस्त्रीहरूद्वारा तयार पारिएका गुणस्तरीय फर्निचरहरू सुपथ मूल्यमा पाइनुका साथै अफिस डेकोरेसन स्कुल डेकोरेसन र होम डेकोरेसन गर्नु परेमा पनि हामीलाई सम्झिनुहोस् सम्पर्क बमजन हार्डवेयर खोलेसिमल बजार प्रोपाइटर युवराज बमजन सम्पर्क फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी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 national books and stationery Ratnanagar एक सौराहा चोक चितवन फोन शून्य छप्पन्न पाँच बैसठी पाँच सय उन्नाइस मोबाइल अन्ठानब्बे पाँच पचास एक सय त्रिसठी छ सय उन्नाइस सम्झेर सौरा छो घरि घरि जाउँ सधैँ सम्झेर सौरा छो घरि घरि मरिनी आमा एक पटक सोध्न सक्थिनस् मार्छु यसलाई आज ए गेठा बिहे गर्न लागेको भाइलाई किन कुर्ता हिए हेर्नुहोस् न बाजे यसले आफ्नो बिहे भन्दैमा जहाँ पाए त्यहीँबाट गहना किनेर ल्याएछ कहाँबाट ल्याए कान्छो दाइलाई नसोधी सुनका गहना हाम्रै टाढी चोक हाई स्कुल रोडमा रहेको रामचन्द्र ज्वेलर्सबाट हो नि बाजे ठिकै त गरेछ नि जेठा चौबिस क्यारेटको सुनको गहना पाउने ठाउँ भनेकै हाई स्कुल रोडको रामचन्द्र ज्वेलर्स त हो नि लाटा अघि नै भन्नु पर्दैन त भाइ हाई स्कुल रोडमा रहेको रामचन्द्र ज्वेलर्सबाट ल्याएको भनेर हाम्रो झडै नपर्ने रहेछ हजुर हामी कहाँ कम्प्युटर प्रविधिबाट सुनचाँदीका गरगहना नापतल हुनुको साथै दक्ष तथा अनुभवी कालीगढबाट सुनचाँदीका गरगहना पुरानो गरगहना दिए नयाँ गरगहना साट्नुको साथै राशि अनुसारको पत्तर पनि उपलब्ध छ सम्पर्क रामचन्द्र ज्वेलर्स रत्नगर दुई टाढी हाई स्कुल रोड मोबाइल अन्ठानब्बे चार एकाउन्न चौवालिस चार सय सत्र अन्ठानब्बे चार सतहत्तर तेह्र आठ सय पच्चिस प्रोपाइटर रामचन्द्र सेन्चुरी हाम्रो प्रतिबद्धता सुनचाँदीमा शुद्धता के तपाईँ शुभ विवाह व्रतबन्ध गर्दै हुनुहुन्छ या विभिन्न प्रकारका गिफ्ट तथा फेन्सी आइटम पाइने ठाउँ खोजिरहनु भएको छ यदि त्यसो हो भने विश्वासिलो र भरपर्दो तपाईँको आफ्नै पसल हो आरके भाँडा plastic and gift house and gift house शुभ विवाह व्रत व्रतबन्धमा आवश्यक पर्ने तामाका भाँडाहरू दैनिक क्रियाकलापमा प्रयोग हुने भाँडा बर्तनहरू विभिन्न प्रकारका गिफ्ट तथा फेन्सी आइटमका साथसाथै प्लास्टिकका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइने एक मात्र ठाउँ आरके भाँडा plastic and gift house RK भाँडा plastic and gift house Ratnanagar Bakulahar एक चितवन कर्मचारी पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रामकृष्ण नेउपाने सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे एघार बाइस सैतिस सत्तरी अनि कार्यक्रममा जानु न त न त कुनै समाधान छैन जब राति तब बुढी ताती बने जस्तो उद्घाटनको बेला दाँत दुखिया रहेछ अब आफूले जानेको कुरो भनिदिउँ क्यारे तपाईँ तत्कालको तत्काल Om Sairam dental and research सेन्टरमा जानुहोस् न सम्पूर्ण समस्याको समाधान भइहाल्छ हजुर नेपाल मेडिकल काउन्सिलद्वारा मान्यता प्राप्त पूर्वी चितवनकै एक मात्र दन्त सेवा केन्द्र Om Sairam dental and research centre प्राली हाम्रा सेवाहरू दैनिक रूपमा दन्त परीक्षण दाँत सफा गर्ने तथा टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत निकाल्ने दुखेको दाँत निकाल्न नपर्ने गरी जरीदेखि भर्ने नयाँ दाँत पनि राखिने नमिलेको दाँतलाई नेपालकै वरिष्ठ अर्थोडोन्टिस्टद्वारा मिलाउने दाँतको रे गरिने दाँत मुख र गिजा सम्बन्धी सम्पूर्ण उपचार तथा शल्यक्रिया गरिने याद राख्नुहोस् जस्तो सुकै नमिलेको बाङ्गो टिङ्गो दाँतलाई नेपालकै वरिष्ठ अर्थोडोन्टिस्टद्वारा मिलाउने सेवा पनि प्रदान गरिन्छ हजुर अब काठमाडौँ र भरतपुर पछि पूर्वी चितवनमा एकमात्र वरिष्ठ oral and dental surgeon doctor Santosh अधिकारीद्वारा नियमित दन्त परीक्षण गरिँदैछ सम्पर्क Om Sairam dental and research centre प्राली रनपा दुई टाँडी ओम साईराम अस्पताल भवन फोन शून्य छप्पन्न पाँच बैसठी सात सय छैसठी मोबाइल अन्ठानब्बे चार पचपन्न बाइस तिन सय चौबिस शिक्षा स्वास्थ्य मानवाधिकार वातावरण हरेक विषयमा हाम्रो एक नयाँ प्रयास कार्यक्रम सचेतना सचेतना हजुर कति जनसङ्ख्या साक्षर छन् या छैनन् स्वास्थ्य मानव अधिकारका विषयमा कतिलाई जानकारी छ या छैन सोको केही जानकारी दिने हाम्रो प्रयास कार्यक्रम सचेतनामा हरेक सापाको बिहिबार बिहान दस बजेको अर्पण समाचारपछि एघार बजेसम्म मात्र रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्जमा सुन्न नभुल्नुहोला कार्यक्रम सचेतना पुरान जिरान हसे लौटा गपसप हमार भित्रको बात बिर्तन संस्कार हसे संस्कृति से जोडी आईली सनेस थारू भाषाको एक गुणेमाथि कार्यक्रम हमार आवाज हमार आवाज निंदया मोर चुरा के ले गयो साढे पाँच बजे से छ बजेसम्म मथुरे रेडियो अर्पण एक सय चार थुप्ला पाँच मेगा हर्जमा हमार गाउँमा सरसर सुने कि नै बिस्रो बहु कार्यक्रम हमार आवाज चर्चा बढे घर घर हेलो हेलो रमेश तिमी कहाँ छौ सङ्गीता सङ्गीता म यहीँ छु नि ठिकै छ ठिकै छ रमेश अब त तिमीले मलाई समय पनि दिन नसक्ने भएछौ म रोएर बस्छु तिमी खुसी हुन्छौ भने बुझ्यौ तिमीले सङ्गीता होइन होइन त्यसो नभन न म तिमीलाई भेट्न आइहाल्छु नि प्लिज नरौ न नरौ न सङ्गीता ए दाई हेलमेट खोइ हेलमेट खोइ मरे ए हेर त मोटरसाइकल लड्यो हेर त मोटरसाइकल लड्यो ए मोटरसाइकल लड्यो चल जाम जाम हो यस्तै दुर्घटना हुन सक्छ सवारी साधन हतार हतारमा चलाउँदा हतार नगर्नुहोस् तपाईँलाई कसैले पर्खिरहेछ सार्वजनिक हितका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ज सादर निमन्त्रणा यही दुई हजार सत्तरी जेठ सत्र गतेका दिन हुन गइरहेको श्रीमद तारतम सागर पाठ पारायणमा काठमाडौँ नवतम धामका गादीपति सन्त बाबाजी श्री अमृतराज महाराजजीको प्रमुख आतिथ्य साथै श्रीकृष्ण प्रणामी मन्दिर टिकौलीका महन्त श्री ब्रिजदास महाराजज्यूको उपस्थितिमा श्रीकृष्ण प्रणामी मन्दिर बुडौरीका गादीपति महन्त श्री भरतमणी महाराजज्यू एवं नवतनपुरी पुरी धामका श्याम सुन्दर शास्त्रीजी साथै गुरुजन विद्वान विदुषीहरूको उपस्थितिमा सुमधुर संगीतमय प्रवचन एवं पितृ सामग्री उद्धार गृह परिवारको सुख शान्तिको कामना गर्दै भक्तजन सुन्दर साथको भेटघाट दर्शनको कार्यक्रम भएको हुँदा यहाँको उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौँ कार्यक्रमहरू दुई हजार सत्तरी जेठ सोह्र गते बिहान साढे एघार बजे शोभायात्रा नयाँ रोड पर्साबाट दुई हजार सत्तरी जेठ सत्र गते बिहान नौ बजे पुष्प अर्पण एवं जना मोबिन ब्रह्म मुनिद्वारा पारायण प्रारम्भ दुई हजार सत्तरी जेठ सत्र गते दिउँसो दुई बजेबाट एक सय आठ मेहर सागर पारायण दुई हजार सत्तरी जेठ सत्र गते दिउँसो चार बजे एक सय आठ आरती एवं दुई हजार सत्तरी जेठ सत्र गते बेलुका पाँच बजे तिलक प्रसाद वितरण कर्ता आयोजक श्रीमान लालु गजुरेल श्रीमती दण्डकुमारी गजुरेल छोरा कृष्ण कृष्ण प्रसाद गजरेल प्रार्थी दुर्गा कुमारी गजरेल हजरामा एवं समस्त गजरेल परिवार स्थान खैरनी नौ श्यामनगर बुढौली गजरेल निवास मोबाइल नम्बर अन्ठानब्बे चार पचास चौवालिस तिन सय एघार र अन्ठानब्बे चार पचास चौरासी आठ सय साठी संचारको दुनियाँमा प्रवेश गर्न चाहनेहरूका लागि सुवर्ण अवसर दुनियाँमा प्रवेश गर्न चाहनेहरूका लागि सुवर्ण अवसर हिट्स मिडिया एडभर्टाइजिङ प्राली र modern computer and education centre प्रस्तुत गर्दछ पन्ध्र दिने रेडियो टेलिभिजन उद्घोषण तथा प्राविधिक एवं आधारभूत पत्रकारिता तालिम यही जेठ पन्ध्र गतिबाट चितवन तथा काठमाडौँका चर्चित सञ्चारकर्मीहरूको साथमा उत्कृष्ट हुनेहरूलाई रोजगारीको अवसर फारम पाइने स्थानहरू modern computer and education centre रत्नगरेक बकुलहर नगरपालिका गेटसँगै फोन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 मन्त्रीको दावी सबै दलको सहभागिता बिना निर्वाचन सम्भव नहुने काङ्ग्रेस नेता झुङ्गानाको ठोकुवा अमेरिकाले गरेको ड्रोन हमलामा पाकिस्तानमा एक विद्रोही नेता मारिए चिनिया ह्याकरहरूद्वारा पेन्टागनको हतियार डिजाइनमा आक्रमण र गोर्खाको फुटबलमा आज पनि दुईवटा खेलहरू हुने आर्मी र टुसाल तथा मनाङ र सङ्कटा भिड्ने ओइ सुन्न यार तेरो घर घर अगाडिको बाटो लाइन गएको बेलामा पनि झलमल देख्छु फेरि टिभी पनि हेर्छौ भन्छस् होइन के चमत्कार गरिस् तैँले चमत्कार होइन यार यो त रिस्टुर सन सोलर एन्ड सप्लाइजको कमाल हो त पनि त्यही गएर आजै सोलर किनेर घरमा राख तेरो घर पनि झलमल भइहाल्छ नि हजुर हामी कहाँ विभिन्न किसिमका solar premier solar Waaree solar solar land पाउनुको साथै इन्भर्टर र सोलरका ब्याट्रीहरू सुपथ मूल्यमा पाइन्छ विभिन्न विद्यार्थी संगठनको तालाबन्दीका कारण आज सोभि चुनावको उम्मेदवारी दर्ता प्रभावित हुने भएपछि दिउँसो त्रिवी कार्यकारी परिषदको बैठक बस्ने भएको छ तेइस गते हुने भनिएको सोभि चुनावका लागि आज देशभरका क्याम्पसमा उम्मेद्वारी दर्ता गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो फर्जी विद्यार्थी भर्ना प्रकरणमा विद्यार्थी संगठन भएपछि अहिले विभिन्न क्याम्पसमा तालाबन्दी जारी छ तालाबन्दीले उम्मेद्वारी दर्ता प्रक्रिया अवरूद्ध हुने भएपछि कार्यतालिका परिवर्तन गर्न आज त्रिवी परिषदको बैठक बस्न लागेको हो श्रोतका अनुसार दिउँसो दुई बजेपछि बैठक बस्नेछ साथै विद्यार्थी संगठन बीच गै भएको सहमति अनुसार आज तालाबन्दी पनि खुलेर एक दुई दिनमा उम्मेद्वारी दर्ता र नामावली प्रकाशन हुनेछ तेइस गते नै सोभि चुनाव गर्ने सहमति भएको स्रोतको दावी छ वर्तमान सरकारलाई सघाउन बनाइएको चार दलका नेता सम्मिलित उच्च स्तरीय राजनीतिक समितिको बैठक आज बस्ने भएको छ पटक पटक स्थगित हुँदै आएको बैठक आज अपरान्ह पाँच बजेपछि नयाँ बानेश्वरमा बोलाइएको समितिका संयोजक झलनाथ खनालले जानकारी दिनुभयो समितिमा आज पनि निर्वाचन ऐनमा देखिएको विवाद मिलाउन र निर्वाचनको तिथिका विषयमा छलफल हुने बताइएको छ यसअघि हिजो बस्ने भनिएको बैठक काङ्ग्रेस सभापति सुशील कोइराला अनुपस्थित भएका कारण स्थगित भएको थियो दलहरूबीच निर्वाचन ऐनका विषयमा कुरा मिल्न नसक्दा सरकारले मिति तोक्न समेत ढिलाइ गरेको छ छ निर्वाचन ऐनमा थ्रेस होल्ड संविधान सभाको सीट संख्या र फौजदारी अभियोग लागेकालाई उम्मेद्वारी दिन पाउने जस्ता विषयमा दलहरूबीच विवाद रहेको छ स्वास्थ्य मन्त्री विद्याधर मल्लिकले प्रमुख राजनैतिक दलहरूले निर्वाचनको मिति घोषणा गर्न बाँकी रहेका विषयमा तत्काल सहमति नगरे सरकारले अध्यादेश मार्फत प्रक्रिया अगाडि बढाउने बताउनु भएको छ मन्त्री मल्लिकले नेपालवाड़ी नेटवर्कसँग कुरा गर्दै सरकारले यतिका समयसम्म दलहरूले सहमति जुटाउन भनेर कुरेको तर दलहरू बीचमा सहमति हुने अवस्था नदेखिएपछि सरकारले यो तयारी पनि गरिरहेको जानकारी दिनुभयो उहाँले यो सरकारको मुख्य जिम्मेवारी संविधान सभाको निर्वाचन सम्पन्न गरी दलहरूलाई नै सत्ता हस्तान्तरण गर्ने भएकाले दरहलाई आज या भोलि भित्रमा सहमति जुटाउन आग्रह पनि गर्नुभयो उहाँले आज बस्ने मन्त्री परिषदको बैठकमा पनि यो विषयमा छलफल हुने भन्दै दुई दिन भित्र दलहरूले सहमति नगरे सरकार अध्यादेश मार्फत अघि बढ्ने चेतावनी समेत दिनुभयो मिल्न सक्नु भएन उहाँहरूको एउटै मत आउन सकेन र हाम्रो विचारमा अब ढिलो हुँदै गयो भन्ने अब हामीले लागेपछि हामीले सबै काम गर्छौँ अध्यादेश पनि सामान्य राष्ट्रपतिमा पुर्याउँछौँ मन्त्री परिषद निर्णय गरेर होइन निर्वाचन संविधान आयोग बनाउनु पर्नेछ त्यो पनि बनाउँछौँ र चुनावको नीति पनि सँगसँगै घोषणा गर्छौँ यसमा कुनै दुई मात्रै रहेन हामी काम गर्छौँ नै नेपाली कांग्रेसका नेता आनन्द प्रसाद ठुङ्गाराले सबै दलहरूको सहभागिता नभए आगामी मंगिरमा संविधान सभाको निर्वाचन हुन नसक्ने बताउनु भएको छ उहाँले निर्वाचन गराउनका लागि आन्दोलनमा गएका दलहरूलाई पनि सहभागी गराउनु अनिवार्य भएको उनीहरूको माग सम्बोधन गर्न सरकार र प्रमुख चार दल चार राजनैतिक दलहरूबीच जसले जति त्याग गर्दा सम्भव हुन्छ त्यति नै त्याग गर्नुपर्ने नेपाल पार्टी नेटवर्कलाई बताउनुभयो नेता ढुङ्गानाले काङ्ग्रेसले पनि यसअघि निकै त्याग गरेर प्रधान न्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको अध्यक्ष बनाएको दावी गर्नुभयो उहाँले प्रधान न्यायाधीश पदबाट राजीनामा दिन नपर्ने विषयमा सहमति भएको तर पछिल्लो समयमा नेकपा माओवादी लगायतका दलहरूले उक्त पदबाट राजीनामा दिनुपर्ने माग राखेकाले सभापति सुशील कोइरालाले पनि यस्तो कुरा बोलेको बताउनुभयो आर्ग्युमेन्ट पनि गरेका हौँ हामीले भनेका पनि हौँ हाम्रो चाहना पनि त्यही थियो तर त्यसको बावजुद पनि तपाईँको जाने गएर निर्वाचन यदि अड्कन गयो निर्वाचन हुन सकेन भने नेपालमा निकास हुँदैन नेपाली जनता निकास पाउँदैन निर्वाचनको लागि कुनै पनि अडचन कहीँबाट आउँछ भने त्यसलाई जाने गरेर हामीले त्याग गर्न सक्नुपर्छ भनेर सभापतिजीले भन्नुभएको हो महिला हिंसा अन्त्य गर्न सहयोग पुर्याउने उद्देश्यले अखिल नेपाल महिला संघले आजदेखि दुई दिने राष्ट्रिय सम्मेलन राजधानीमा शुरू गर्दैछ देशभरबाट करिब सात सय प्रतिनिधिको सहभागिता रहने सम्मेलनमा महिला हिंसाको अन्त्य र महिला सशक्तिकरणका लागि अप्नाउनु पर्ने नीति नियमबारे छलफल हुने संघकी अध्यक्ष विद्यादेवी भण्डारीले जानकारी दिनुभयो सम्मेलनमा विभिन्न आठवटा कार्यपत्रमाथि छलफल हुने र त्यसका आधारमा राष्ट्रिय घोषणापत्र जारी गरिने उहाँले बताउनुभयो नेकपा माओवादीले आफ्ना कार्यकर्तामाथि झुट्टा मुद्दा लगाएर फसाइएको भन्दै आज आह्वान गरेको रूपन्देही बन्दले जनजीवन प्रभावित भएको छ बन्दकर्ताहरू बिहानैदेखि सडकमा उत्रिएर सवारीका साधनहरू रोकेपछि यात्रुहरू आलोपत्र परेका छन् बन्दका कारण बजार शैक्षिक संस्था तथा बजार सवारीका साधनहरू चल्न सकेका छैनन् बुटवलको मिडिया चोक पुष्पलाल पार्क मिलन चोक राजमार्ग चौराह लगायतका स्थानमा नेकपा माओवादीका कार्यकर्ताहरू सड़कमा बसेका छन् रूपन्देहीको धकधईमा जेठ नौ गते फोटोसहितको मतदाता तथा नागरिकता वितरण गर्ने क्रममा सरकारी घुम्ती शिविरमा कर्मचारीहरूसँग विवाद भएपछि पक्राउ गरिएका जिल्ला कमिटी सदस्य परदेशी यादवलाई रिहा नगरिएको भन्दै नेकपा माओवादीले बन्द आह्वान गरेको हो बन्द गराउँदै हिँडेका एक दर्जन कार्यकर्ता पक्राउ परेका छन् उनीहरूलाई बुटोलको तिनाउ पुल नजिकैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ झापाको दमकमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् दमक पन्ध्रमा होटल व्यवसाय गर्दै आएका भूपाल राईले गैराती पत्नी गंगाको हत्या गरेका हुन् उनले थारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ घटनापछि उनी फरार रहेको र उनको खोजी भइरहेको प्रहरीको भनाइ छ राजधानीमा गए राति स्कुटर दुर्घटना हुँदा दुईजना घाइते भएका छन् काठमाडौँ महानगरपालिका गेट अगाडि भएको दुर्घटनामा स्कुटर चालक हेटौँडा घर भई हाल धापसी बस्ने एक्काइस वर्षीय जिती तामाङ र पछाडि सवार थरानकी नेहा राई घाइते भएका हुन् दुवैको वीर अस्पतालमा उपचार भइरहेको छ गए राति दस बजे त्रिपुरेश्वरबाट नागस्थानतर्फ जाँदै गरेको बा छ्यालिस प छ चार आठ नम्बरको स्कुटर तीव्र गतिका कारण अनियन्त्रित भई सड़क छेउमा रहेको बिजुलीको पोलमा छक्कर खाँदा दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ उता म्याग्दीको कोचमा जन्ती बोकेको जीप दुर्घटना हुँदा सातजना घाइते भएका छन् घाइते मध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ घाइते सबैको गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको छ गैराती आठ बजे बेनीबाट जन्ती लिएर ज्याम्रुकोट तर्फ जाँदै गरेको जीप पानी परेका कारण बाटो चिप्लो भएकाले दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ सर्लाहीको लालबन्दीमा रहेको जनज्योति बहुमुखी क्याम्पस चार दिनपछि आजबाट सञ्चालनमा आउने भएको छ आन्दोलनरत विद्यार्थी संगठन र क्याम्पस सञ्चालक समिति बीच सहमति भएपछि क्याम्पस सञ्चालनमा आउन लागेको हो सहमति भएसँगै क्रान्तिकारीले क्याम्पसमा लगाएको ताला पनि खोलेको छ सहमति अनुसार अब क्याम्पसमा अध्ययनरत जना विद्यार्थी भर्ना हुन पाउने भएका छन् क्याम्पसमा नियमित अध्ययन गरिरहेका तर कारण विशेष भर्ना हुन नपाएका सत्रजना विद्यार्थीको भर्ना गरिने सहमति भएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष कुबेर आचार्यले जानकारी दिनुभयो प्रसिद्ध धार्मिक तीर्थस्थल स्वर्गद्वारीको कब्जा जग्गा फिर्ताका लागि विभिन्न क्षेत्रबाट दबाव पर्न थालेपछि नेकपा माओवादीले कब्जा जग्गा वार्ताको माध्यमबाट फिर्ता गर्ने भएको छ द्वन्दको समयमा नेकपा माओवादी मगरात राज्य समितिको नेतृत्वमा प्युठानको बाह्र बिसी र टारमा रहेको एक सय चालिस रूपनी तथा दाङ देउखुरीमा रहेको एक हजार भन्दा बढी जग्गा फिर्ताका लागि आफूहरू तयार रहेको माओवादी जिल्ला इन्चार्ज हरिबहादुर केसीले जानकारी दिनुभयो ताप्लेजुङ कारागारमा कैदी तथा थुनुवाले महिनौ अघिदेखि मोबाइल फोन प्रयोग गर्ने गरेको रहस्य खुलेको छ कैदीदार र चौकीदार र कैदीदार बीच मनमुटाव हुँदा कारागारभित्र मोबाइल फोन प्रयोग हुने गरेको तथ्य बाहिर आएको हो चौकीदार अरूण गिरीसँग असन्तुष्ट पक्षले कारागार सुरक्षामा खटिएका प्रहरीलाई फोनको बारेमा जानकारी गराएको कारागारका जेलर बालकृष्ण गुरागाईले बताउनुभयो सुरक्षाकर्मीलाई जानकारी गराएको थाहा पाएपछि गिरी र कैदीबीच कारागारभित्र विवाद चर्किएको थियो स्थिति आफै तनावग्रस्त बनेपछि सोधपूछ गर्दा दुईवटा मोबाइल सेट फेला परेको जेलर गुरागाईले जानकारी दिनुभयो मकवानपुर जिल्लामा अघिल्लो वर्षको तुलनामा करिब तीस प्रतिशत क्षयरोगका बिरामी बढ्दै गएको पाइएको छ मकवानपुरमा अहिलेसम्म सात सय पचासजना क्षयरोगी रहेका छन् तीमध्ये पुरूषको संख्या चार सय पाँच तथा महिलाको संख्या तीन सय रहेको छ मकवानपुरमा अघिल्लो वर्ष छ सय सन्ताउन्न जना क्षयरोगी भेटिएका थिए क्षयरोगीलाई जिल्लाको क्षयरोग क्लिनिक तथा स्वास्थ्य चौकी उपचौकी उपस्वास्थ्य चौकी र प्राथमिक उपचार केन्द्रमा दैनिक स्वास्थ्य कर्मीको निगरानीमा औषधि खुवाउने गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ राष्ट्रिय खबरमा विदेश र खेल खबर बाँकी नै छन् नेपालबारी नेटवर्क सुन्दै रहनुहोला नव वर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा यमहाले ल्याएको छ नयाँ सौगात Yamaha race scooter hundred percent Japanese टेक्नोलोजीमा बनेको उत्कृष्ट model extra mileage extra pickup र स्मार्ट लुक्स भएको Yamaha race scooter Yamaha race scooter चढी जिन्दगीको कठिनाईलाई सहज बनाउनुहोस् आधिकारिक dealer Kalika motorcycle parts Khairahani चार पर्साद चितवन फोन नम्बर शून्य छप्पन्न पाँच बयासी छ सय एकसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास छैसठी छ सय एकसठी रत्नगर एक सौराहा चुक चितवन फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी सात सय एकसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी सात सय एकसठी के हो हजुर त महिने पछि मोबाइल चेन्ज गर्नुहुन्छ नि ल किन चेन्ज नगर्नु त पूर्वी चितवनकै सबैभन्दा पुरानो मोबाइल पसल लक्कुस मोबाइल पसलमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल पाइने भएपछि के तपाईँ मोबाइल किन्न या चेन्ज गर्न या त बिग्रेर हैरान हुनुहुन्छ चिन्ता नलिनुहोस् तपाईँकै सहर टाढी बजारमा अवस्थित पूर्वी चितवनकै सबैभन्दा पुरानो लभकुस मोबाइल तपाईँको साथमा छ विश्वासिलो ढङ्गले मोबाइल मर्मत पुरानो खरिद नयाँ बिक्री तथा उत्कृष्ट ब्रान्डका नोकिया सामसुङ एलजी साथै नयाँ नयाँ मोडलका चाइनिज स्वेटरको होलसेल तथा खुद्रा खरिद गर्नु परेमा हामीलाई सम्झनुहोस् सम्पर्क लभकुस मोबाइल हाउस रत्नगर दुई टाढी चितवन मोबाइल अन्ठानब्बे चार पचास तेइस चार सय उनासे अन्ठानब्बे शून्य उनातिस शून्य शून्य शून्य शून्य नौ प्रोपराइटर निरञ्जन श्रेष्ठ मोबाइल त चेन्ज गर्नुहोस् तर गर्लफ्रेन्ड चाहिँ चेन्ज नगर्नुहोस् नि मनोरञ्जनका लागि हजुर भवन निर्माण व्यवसाय संघ पूर्वी चितवनको अनुरोध घर धनीले घर कम्पाउन्ड पर्खाल विभिन्न किसिमका निर्माण कार्य गराउँदा संघको कार्यालयमा आई घर धनी र ठेकदार बीच निर्माण सुरु गराउनु पर्नेछ भवन निर्माण व्यवसाय संघको सदस्यता कार्ड नभएका ठेकदारलाई निर्माण कार्य गराउँदा सम्झौता हुने छैन माथि उल्लेखित बुदा अनुसार काम नभएमा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 हात पारेको आरोपी अमेरिकी रक्षा मन्त्रालयले लगाएको छ पेन्टागनको डिफेन्स बोर्डले हालै तयार गरेको एक प्रतिवेदनमा ह्याकरले फाइटर जेटदेखि मिसाइल डिफेन्ससम्मको जानकारी हात पारेको एक अमेरिकी रक्षा अधिकारीले जनाएका छन् चिनिया ह्याकरले लडाकु विमानका साथै मिसाइल डिफेन्स प्रणालीको समेत जानकारी लिएको उक्त प्रतिवेदनले जनाएको छ चिनिया राष्ट्रपति सी जिम्पिङले आगामी साता अमेरिकाको भ्रमण गर्न लागेको समयमा हतियार डिजाइन सम्बन्धी नेटवर्क चिनिया ह्याकरले हात पारेको समाचार सार्वजनिक भएको हो राष्ट्रिय खबरमा अब एउटा खेल खबर काठमाडौँमा जारी गोर्खा कप फुटबलमा आज पनि दुईवटा खेल हुने भएका छन् आज हुने पहिलो खेलमा दिउँसो दुई बजे नेपाल आर्मीले टुसाल युथ क्लबको सामना गर्नेछ त्यसै गरी आज अपरान्ह चार बजे हुने दोस्रो खेलमा मनाङ मर्स्याङदी र संकटा बीच प्रतिस्पर्धा हुने भएको छ प्रतियोगिता अन्तर्गत हिजो भएको पहिलो खेलमा एपीएफले मोफसलको B division league champion Deshbhakta Yuva क्लबलाई दस एक गोलको भारी अन्तरले पराजित गर्यो उसका लागि राजेन्द्र रावलले चार गोल गरेका थिए त्यस्तै त्यस्तै गरी हिजो नै भएको दोस्रो खेलमा ए डिभिजन च्याम्पियन थ्री स्टारले आरसिडीलाई पाँच एक गोलले पछाडि पार्दै एक खेल खेल्नु अगाडि नै अघिल्लो चरण प्रवेश गरेको छ राष्ट्रिय खबरको अन्त्यमा मूल खबरका शीर्षकहरू पुनः एकपटक सोभियु चुनावका लागि उम्मेद्वारी दर्ता प्रभावित दिउँसो त्रिवी कार्यकारी परिषद बैठक बस्ने राजनीतिक समितिको बैठक आज अपरान्न बस्ने निर्वाचन सम्बन्धी ऐनमा अझै विवाद अनेम संघको सम्मेलन आजदेखि राजधानीमा शुरू हुँदै सरकारले अध्यादेश मार्फत निर्वाचनका लागि आवश्यक सबै प्रक्रिया अगाडि बढाउने तयारी अन्तिम चरणमा पुर्याएको एक मन्त्रीको दावी सबै दलको सहभागिता बिना निर्वाचन सम्भव नहुने कंग्रेस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 बेला रुजन अनि तपाईँको साथमा तपाईँसँग छु म प्रतीक्षा तपाईँलाई थाहा नै छ लोकसङ्कारको व्यवसाय लिएर हामी हरेक दिन आउने गर्छौँ नौ बजेको नेपालबाडी समाचार लगत्तै आउँछौँ करिब करिब दस बजेसम्म र व्यवसायमा रहेर विभिन्न खाले गीत सङ्गीतहरू तपाईँको माझमा राख्छौँ तपाईँले मन पराउनुभएका नेपाली लोकगीत सङ्गीतको बजारमा चर्चामा रहेका अथवा केही समय अगाडि सुनिएका सबै खाले गीत सङ्गीत हामी तपाईँको माझमा राख्छौँ र आज पनि तिनै चर्चित लोक लोकभाकाहरूको साथमा उपस्थित भइसकेका छौँ र लोकसङ्कारको आजको व्यवसायलाई तपाईँ तपाईँले यति बेला रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूको साथमा इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com लगन गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ र आजको लोकसङ्कारको व्यवसायमा मैले विशेष गरी नयाँ नयाँ लोक भाकाहरू तपाईँको माझमा लिएर उपस्थित भएको छु र आशा छ तपाईँ पनि यति बेला लोकसङ्कारको व्यवसाय सुन्दै हुनुहुन्छ कार्यक्रम लोकसङ्कारको सुरुवात गर्न चाहन्छु एउटा निकै नै चर्चित भाकाबाट जुन भाकालाई तपाईँले निकै नै मन पराउनु भएको छ नेपाली लोकगीत सङ्गीतको बजारमा निकै नै चर्चामा रहेको भाका हो पूर्णकला विषी र भागीरथ चलाउनेको आवाज रहेको भाका लय शब्द रहेको छ किरण बाबु पुनको यति बेला तपाईँको माझमा राख्न चाहन्छु मरुभूमिमा जस्तो आत्मा बिउजी सानी रुँदा रुँदै छ बिहानी आकुल व्याकुल भइरहे मरुभूमिमा जस्तो खै कहाँ हो थियो कल्पनै नगरेको सपना देखे कस्तो मध्यरातमा बिउजी सानी रुँदा रुँदै छ बिहानी आकुल व्याकुल भइरहे मरुभूमिमा जस्तो खै कहाँ हो हाँसिरहेथ्यो कल्पनै नगरेको सपना देखे कस्तो खै कहाँ हो कहाँ हो मरोइरहेथे तिमी हाँसिरहेथ्यो कल्पनै नगरेको सपना देखे कस्तो देखेँ जस्तो निकै नै मिठो भाका तपाईँले सुनिसक्नु भएको छ लोकसङ्घारको व्यवसाय तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्जमा र आज मैले विशेष गरी नेपाली लोकगीत सङ्गीतको बजारमा आलसालाई निकै नै चर्चामा रहेका तपाईँले निकै नै मन पराउनु पराउनुभएका तिनै चर्चित भाकाहरू लिएर उपस्थित भएको छु र तपाईँले सुनिसक्नु भएको छ पूर्णकला विषय र भागीरथ चलाउनेको आवाज रहेको भाका कार्यक्रमको सुरुवातमा हामीले राखिसकेका छौँ त्यसो त लोकसङ्कारको व्यवसाय लिएर हामी हप्तामा छ दिन आउँछौँ र छ दिन अलिकति फरक फरक ढङ्गबाट तपाईँको माझमा प्रस्तुत हुने गर्छौँ आज भने नयाँ नयाँ भाकाहरू मैले तपाईँको लागि लिएर आएको छु र यति बेला फेरि पनि अर्को एउटा मिठो भाका नै तपाईँको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 नै मन पराउनु भएको तपाईँले धेरै सुन्नु भएको नै चर्चित लोकभाकाहरू प्रस्तुत गरिराखेको छु र यति बेला फेरि पनि अर्को एउटा मिठो भाका नै तपाईँको माझमा राख्न चाहन्छु यो भाका पनि अहिले निकै नै चर्चामा रहेको छ विशेष गरी नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा चर्चित आवाज बनिसकेको छ गायिका पूर्णकला विषीको र उनै चर्चित गायिका पूर्णकला विषी र डोलराज बाह्र घरेको लोकदोहोरी एल्बम भर्खरै बजारमा आएको छ लय शब्द डोलराज बाह्र घरेको रहेको छ यति बेला तपाईँको माझमा राख्छु नै मिठो भाका सोचानु हाम्रो संसार एउटै छ के सानो एक दिन पक्कै सँगै हुनेछौँ एक दिन पक्कै सँगै हुनेछौँ राख सानोले दो बाटो तिमी रमा एउटै धरती एउटै आकाश मुनि छौ आकाश छ हाम्रो संसार एउटै छ के सानो एक दिन पक्कै सँगै हुनेछौ एक दिन पक्कै सँगै हुनेछौ राख सानोले बाटो तिमी रमा एउटै धरती एउटै आकाश मुनि छौ पुरी राख सानोले बाटो तिमी रमा एउटै धरती एउटै आकाश मुनि छौ पक्कै सँगै हुनेछौँ निकै नै मिठो भागा तपाईँले सुनिसक्नु भएको छ पूर्णकला विषय र डोलराज बाह्र घरेको आवाज रहेको भाका हो र लोकसङ्कारको व्यवसाय तपाईँ सुनिराख्नु भएको छ लोकसङ्कारको व्यवसायमा रहेर निकै नै मिठा मिठा लोक भाकाहरू तपाईँको माझमा प्रस्तुत गरिराखेको छु र हामी लोकसङ्कारको व्यवसाय लिएर हप्तामा छ दिन आउने गर्छौँ तपाईँलाई थाहा नै छ कुनै बसाइमा नयाँ नयाँ लोक भाका तपाईँको माझमा राख्छौँ कुनै बसाइमा पुराना पुराना लोक भाका त कहिले नयाँ पुराना दुवै खाले गीत सङ्गीतलाई तपाईँको माझमा राख्छौँ त कहिले नेपाली लोकगीत सङ्गीतको बजारमा चर्चामा रहनुभएका चर्चित कलाकारहरूसँगको कुराकानी तपाईँको माझमा रहने गर्छ र आजको व्यवसायमा भने मैले विशेष गरी अहिले नेपाली लोकगीत सङ्गीतको बजारमा चर्चामा रहेका लोकछाकाहरू प्रस्तुत राखेको छु र हामी कार्यक्रमको लगभग अन्तमा आइपुग्न लागिसकेका छौँ एउटा गीत छोड्दै बिदा हुन्छौँ कि जस्तो लागिरहेको छ यतिन्जेलसम्म तपाईँले लोक व्यवसायलाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद त्यसै गरी इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर विश्वको जुनसुकै कुनाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र यतिन्जेलसम्मको प्राविधिक साथको लागि रिजललाई धेरै धेरै धन्यवाद दिँदै लोकसङ्कारको आजको व्यवसायबाट म प्रतीक्षा पनि छुटिन्छु अन्तमा एउटा मिठो भाका तपाईँको माझमा छोड्छु हवस् त नमस्कार Thank you.